यस अर्पण स्थानीय समाचार को साथ में Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रंगीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नमस्कार सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच समयकासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपेबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हुमाल स्थानीय समाचार स्थानमा संविधान निर्माणमा युवा वर्ग युवा वर्गले बढी चासो दिने गरेको संविधान सूचना केन्द्र चितवनले सुनाएको छ जिल्ला बार एसोसिएसन चितवनको भवनमा सञ्चालित सञ्चालित सूचना केन्द्रमा रहेको पुस्तकालयले संविधान निर्माण प्रक्रियाका बारेमा चासो राख्ने जो कोहीलाई सहयोग पुर्याउँदै आएको छ मासिक एकानब्बे सनाको हाराहारीमा केन्द्रमा आइपुग्नेहरूको तथ्याङ्क केलाउँदा मासिक औषध चालिसजनाले केन्द्रमा रहेर कानून सम्बन्धी अध्ययन तथा छलफल गर्ने गरेको केन्द्रले जनाएको छ सहयोगी पुस्तकहरू अध्ययन गर्न आउने वकिलहरूको संख्या पनि धेरै रहेको केन्द्रले जनाएको छ संविधान सूचना केन्द्र चितवनका प्रमुख श्री बोहराले पश्चिम पछिल्लो समय संविधान निर्माणमा जनताको चासो बढ्दै गएको बताउनुभयो उहाँले गाविस इलाका र जिल्ला स्तरमा गरिने कार्यक्रमहरूमा स्थानीयको सहभागिता उल्लेखीय रहँदै आएको बताउनुभयो दुई सालमा दुई सालमा स्थापना भएको सूचना केन्द्रले संविधान निर्माणमा स्थानीयको सहभागिता गराउन सुझाव समेत संकलन गर्दै नेपाल कानून समाज मार्फत संविधान सभा सचिवालयमा समेत पुर्याउँदै आइरहेको छ सूचना केन्द्रमा संविधानले संविधान सभाले गरेको गतिविधि समावेश पुस्तकहरू कानून सम्बन्धी पुस्तकहरू सहितका कानूनबारे अध्ययन गर्न सहयोग पुराउने पुस्तक पम्पलेट राखिएको पुस्तालाई पुस्तकालय समेत रहेको छ सन् दुई हजार तेह्रमा एक हजार चार सय सत्तरी जनाले केन्द्रको अवलोकन तथा पुस्तकालयमा रहेर अध्ययन गरेको तथ्याङ्कमा छ त्यस्तै सन् दुई हजार चौधको छ महिनाको अवधिमा एक हजार अठहत्तर जनाले संविधान सूचना केन्द्र पुगेर संविधान निर्माणका बारेमा चासो दिएकाले केन्द्र आउनेको संख्या गत वर्षभन्दा बढी हुने देखिएको छ सन् दुई हजार तेह्रमा अडतिसवटा कार्यक्रम सन् दुई हजार चौध जुनसम्म बाइसवटा कार्यक्रम भएको केन्द्रका जनसम्पर्क अधिकृत फुलमाया चौधरीले जानकारी दिनुभयो चितवनमा रहेको संविधान सूचना केन्द्रले चितवनसित बाह्र पर्सा रौतहट मकानपुरका समुदायमा पुगेर संविधान निर्माणका बारेमा स्थानीयलाई सचेत बनाउँदै आएको छ खानेपानी तथा सरसफाई समन्वय समिति चितवनले जिल्लामा रहेका सरकारी कार्यालयको सरसफाई अनुगमन गरेको छ सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले सरसफाई नहुने गरेको गुनासो गरेपछि अनुगमनलाई तीव्रता दिइएको हो खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख संयोजक रहने गरी पाँच सदस्यीय अनुगमन समिति गठन गरी अनुगमन थालेको छ अनुगमन टोलीले चितवनमा रहेका नौवटा सरकारी कार्यालयमा गरेको अनुगमनको क्रममा सरसफाई नभएको पाइएको छ कार्यालयका शौचालयहरू व्यवस्थित नभएको सेवाग्राहीले सहज रूपमा कार्यालयभित्र सुविधा लिन असहज भएको पाइएको छ अनुगमन टोलीका संयोजक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख चक्रमणी शर्माले अनुगमनको क्रममा देखिएको सरसफाईको आधारमा वर्गीकरण गरिने र अर्को वर्ष पुरस्कार प्रदान गरिने बताउनुभयो उहाँले चितवनलाई पूर्ण सरसफाई युक्त जिल्ला बनाउनका लागि यस अभियानको थालनी गरिएको जानकारी दिनुभयो यसअघि चितवनका सरकारी कार्यालयका प्रमुखहरूको बैठकले सरसफाईमा उत्कृष्ट कार्यलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो रत्नगर एक निपणीमा रहेको शान्ति राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा पाँचसम्मका विद्यार्थीहरूलाई आज एक समारोहका बीच छात्रावृत्ति वितरण गरिएको छ रत्नगर एकमा रहेको होटेल स्टार ब्याङ्कुटले स्कुल ब्याग शिक्षा स्विचका प्रोपाइटर वासु आचार्यले रु दस हजार जिल्ला शिक्षा कार्यालयबाट रु बाह्र हजार आठ सय विद्यार्थीलाई छात्रावृत्तिको लागि सहयोग प्राप्त भएको हो त्यस्तै छात्रावृत्ति वितरण कार्यक्रममा काठमाडौँ निवासी समाजसेवी रामशरण रिमा दाहालले विद्यार्थीहरूलाई रु दस हजार प्रदान गर्नुभएको थियो रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा विद्यालयकी प्रराधा चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने शिखर सुचका proprietor Basu Acharya hotel star ब्याङ्कुटका म्यानेजर राजेन्द्र थापा मिलिजुली सामुदायिक वनका अध्यक्ष रामेश्वर महतो विद्यालय व्यवस्थापन समितिका सदस्य निमराज पौडेल लकातले बोल्नु भएको थियो विद्यालयका शिक्षक सीताराम महतोले सञ्चालन गर्नुभयो बाहेक उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालु महत्वको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो पशु स्वास्थ्य प्राविधिकहरूको छाता संगठन Nepal paraveterinary and livestock एसोसिएसनको आन्दोलनका कारण चितवनका पशुपालक कृषकहरू मारमा परेका छन् देशव्यापी आन्दोलनको कार्यक्रममा चितवनका सरकारी तथा निजी पशु प्राविधिकहरूले काम नगर्दा दैनिक साढे दुई सय भन्दा बढी सेवाग्राही प्रत्यक्ष मारमा परेका हुन् जिल्ला पशु सेवा कार्यालय चितवन र त्यस त्यसमाथतका चौधवटा सेवा केन्द्रबाट प्रदान गरिने सेवा ठप्प रहेको जिल्ला पशु सेवा कार्यालय चितवनले जनाएको छ पशु प्राविधिकहरूको संस्था Nepal paraveterinary and livestock एसोसिएसनले विभिन्न माग राखी असार सात गतेदेखि देशभर पशु स्वास्थ्य सम्बन्धी भेटनरी सेवा ठप्प पारेको हो पशु प्राविधिकहरूले पशु रोगको उपचार औषधि सिफारिस तथा भ्याक्सिनको काम गर्ने अख्तियारी नपाएकाले आन्दोलनमा उत्रनेको उत्रिएको पशु चिकित्सक शैलेन्द्र भण्डारीले बताउनुभयो नब्बे प्रतिशत काम पारा भेटनरीले गरे पनि राज्यले आफूलाई विभेद गरेको उहाँको भनाइ छ चितवनमा चौधवटा सेवा केन्द्र र जिल्ला पशु सेवा कार्यालय र प्राइभेट गरी साठी जना पारा भेटनरीहरू रहेका छन् उनीहरूले पचासवटा एआई रेफ्री जिल्ला पशु सेवा कार्यालयमा राखेका काम ठप्प पारेका छन् यसैबीच लगातार एक सातासम्म पशु स्वास्थ्य सेवा नपाउँदा पशुपालक कृषकहरू आक्रोशित बनेका छन् उनीहरूले पशु प्राविधिकहरूको माग जायज भएकाले तत्काल सम्बोधन गरी पशुधनको क्षति हुनबाट झुकाउन सरकारलाई आग्रह गरेका छन् पशु सम्बन्धी विभिन्न समस्या लिएर जिल्ला पशु सेवा कार्यालय मागका सेवा गराई कृषकले पशु प्राविधिकहरूको आन्दोलनले आफूलाई शास्ति भएको बताएका छन् कृषक आनन्द नेउरेले समयमै सेवा नपाउँदा पशुधनको क्षति हुने अवस्था आएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो पशु प्राविधिकहरूको आन्दोलनको कारण समयमै बिरामी पशुको उपचार गर्न नपाएको गरेको पशुको कृत्रिम गर्भधार गर्न नसकेको लगायतका गुनासो किसानहरूको रहेको छ भरतपुर नगरपालिकाले भरतपुर विमानस्थल वरपरका स्थानीयवासीको मागलाई व्यवस्था गरेको भन्दै आक्रोशित स्थानीयवासीहरूले भरतपुर नगरपालिकाको कारले घेराउ गरेका छन् भरतपुर विमानस्थलको सामान्य प्रतिवेदनको आधारमा विमानस्थल वरपरका स्थानीयहरू नक्सा पास धितो राख्न नदिने निर्णय फिर्ता नलिएको भन्दै पुनः स्थानीयवासीहरू आन्दोलित बनेका हुन् संघर्ष समिति नै गठन गरी आन्दोलन उत्रिएका स्थानीयले आफ्नो मागलाई व्यवस्था गरेको भन्दै एक हप्ते अल्टिमेटम दिएका छन् छन् नक्सा पार्षद हितो राख्न एक हप्ताभित्र नगरपालिकाले फुकुवा नगरी विमानस्थल र नगरपालिका तालाबन्दी गर्ने संघर्ष समितिका सदस्य इन्द्र पौडेलले जानकारी दिनुभयो भरतपुर विमानस्थल वरपर बनेका दुई सय सन्तानवटा घर मापदण्ड विपरीत रहेको प्रतिवेदन सार्वजनिक भएपछि विमानस्थल वरपरका स्थानीयहरू आन्दोलित बनेका थिए उनीहरूको आन्दोलनलाई चितवनका दलहरूले समेत ऐक्यबद्धता जनाइसकेका छन् अहिले विमानस्थल कुल बैसठी विकास क्षेत्रफलमा रहेको छ विमानस्थलहरू पर ठूल्ठूला भवनहरू निर्माण भएपछि विमानस्थल असुरक्षित बन्दै गएको छ वर्षाको ठोरी स्थित नेपाल भारत सीमा क्षेत्रमा लामो समयदेखि हराएको भनिएको छयासी नम्बरको सहायक पिल्लर आसो फेला परेको छ आसो बिहान परेको वर्षापछि छुट्टे खोलामा आएको बाढीले खोलाको माथिल्लो सतह बकाएर लगेपछि ढलेको अवस्थामा उक्त सीमा स्तम्भ फेला परेको हो भारतीय पक्षले विवाद गरेपछि निर्माण कार्य रोकिएको माइती नेपालको देखि करिब पाँच मिटर दक्षिण भिखना ठोरीमा रहेको व्हाइट हाउसदेखि करिब दुई सय मिटर पश्चिम दक्षिणतर्फ खोलामा उक्त स्तम्भ फेला परेको हो भारतबाट रेलमार्ग भएर नेपालतर्फ आउँदै गर्दा स्थानीयले सीमा स्तम्भ खोलामा रहेको जानकारी आज बिहान बिहान सशस्त्र प्रहरीको अस्थायी बिओपी टोलीलाई जानकारी गराएका थिए हराएको सीमा स्तम्भ भारतीय पक्षले धेरै पहिला नै खोलामा पुरेको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् सीमा स्तम्भको पहरा दुवैतर्फका सुरक्षाकर्मीले गरिरहेका छन् यसअघि पटक पटक दुवैतर्फका अधिकारीहरूले हराएको सीमा स्तम्भ बार स्थलगत निरीक्षण गरिसकेका भए पनि सीमा स्तम्भ रहने ठाउँ भने सार्वजनिक गरेका छैनन् पचासी र छयासी नम्बरको सीमा स्तम्भ नभएका कारण भारतीय पक्षले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 Arpan news at gmail dot com अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट पनि संसारभरि के साथ सुनिरहनु भएको रहेको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा Jay Galeshwar real estate and housing